नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि के साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा ताप्लेजुङको थुकीमा छमा बुधबार राति पहिरो जाँदा सातजनाको ज्यान गएको छ दुई घरका अरू आठजना बेपत्ता भएका छन् पहिरोले घर बगाउँदा उनसत्तरी वर्षीय अष्टबहादुर शिवा चालिस वर्षीय सलमान शिवा र दस वर्षीय नैना शिवा मनमाया शिवा र खगेन्द्र शिवाको ज्यान गएको हो ज्यान गुमाउने मध्ये एकको भने परिचय खुल्न सकेको छैन अरू पाँचजनालाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायक उपरीक्षक गोविन्द आचार्यले बताउनु भएको छ पहिरो बुधबार राति बाह्र बजीतिर गएको अनुमान निर्माण गरिएको छ यसैबीच पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्नगर तीन स्मृति क्याम्पस अगाडि आज बिहान नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एकजनाको ज्यान गएको छ रत्नगर तीन शान्ति चोक बस्ने वर्ष साठीको पैदल यात्री स्थानीय गंगा पराजुलीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ठक्कर दिने सवारी साधनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ दाङको लमैबाट घोराईतर्फ जाँदै गरेको लुई एक त आठ एक नौ दुई नम्बरको ट्र्याक्टर मोसोड खोला नजिकै दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ गैराती भएको दुर्घटनामा अन्य नौजना घाइते भएका छन् घाइते मध्ये पाँचजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय प्रमुख महेन्द्र नेपालले जानकारी दिनुभएको छ मृत्यु हुनेमा रामबहादुर चौधरी र ऋषिराम मगर रहेका छन् गम्भीर घाइते पाँचजनालाई प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा सामान्य उपचारपछि थप उपचारका लागि भैरवा छलफल गरिएको र अन्य चारजना प्राथमिक स्वास्थ्य केन्द्र उपचार उपचारपछि घर फर्किएका छन् सरकारले संविधान सभा निर्वाचन अध्यादेशका विषयमा आज छलफल गर्दैछ दलहरूलाई भोलिसम्मको सहमतिको समय सीमा दिनुभएका मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले आज निर्वाचन ऐनका विषयमा छलफल गर्ने मन्त्री परिषद स्रोतले जनाएको छ मन्त्री परिषद बैठकमा सचिवहरूको सरुवाका विषयमा पनि छलफल हुनेछ अहिले राष्ट्रपति कार्यालय प्रधानमन्त्रीको सचिवालय लगायत चार निकायमा सचिव पद खाली रहेको छ निर्वाचन घोषणापछि आचार संहिता लागू हुने भएकाले सरकारले त्यसअघि नै सचिवको सरुवा गर्ने तयारी गरेको छ आजको बैठकमा मन्त्रालयगत अरू एजेन्डा पनि रहेको मन्त्री परिषदका अध्यक्ष रेग्मीको सचिवालयले जनाएको छ मन्त्री परिषद बैठक अहिले केही बेरमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बस्दैछ पुनरावेदन अदालतको न्यायाधीश नियुक्तिको लागि आज सिफारिस हुने भएको छ आज बस्ने न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ स्रोतका अनुसार पुनरावेदन अदालतमा जना न्यायाधीशहरू सिफारिस गर्ने तयारी रहेको छ झण्डै चार वर्षदेखि पुनरावेदन अदालतमा न्यायाधीश नियुक्ति हुन सकेको छैन पन्ध्र दिन न्यायाधीशका उम्मेद्वारहरूलाई प्रस्तुति गर्न लगाएपछि परिषदले न्यायाधीश सिफारिस गर्न लागेको हो बादरमुरी बम विस्फोट घटना भएको आज आठ वर्ष पुगेको छ दुई हजार बैसठी साल ज्येष्ठ तेइस गते तत्कालीन नेकपा माओवादीले थापेको विद्युतीय धरापमा पनि अडतिस जनाको ज्यान गएको स्थान कल्याणपुरको बादरमुडी खोलाको परिसरमा आज नवौं शोकसभाको पनि आयोजना गरिएको छ घटनामा अन्य पचहत्तर जना घाइते भएका थिए शोकसभा कार्यक्रममा मानवाधिकार कर्मी पत्रकार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थित रहने बादरमुडी संघर्ष समितिका अध्यक्ष मुक्ति लामिछानेले जानकारी दिनुभएको छ साथै शोक लोकसभासँगै दीप प्रज्वलन पनि गरिने र संघर्ष समितिका भावी योजनाहरू तय गरिने पनि लामिछानेले बताउनु भएको छ यसअघि माडीको बाँदरमुडी घटना पीड़ितका लागि नेपाल सरकारले उपलब्ध गराउने भनेको साठी लाख रुपियाँ पीड़ितहरूले नलिने घोषणा गरेका छन् फागुनमा भएको प्रथम माडी महोत्सवको उद्घाटनका लागि माडी आइपुग्नु भएका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बाँदरमुडी घटनाका पीड़ितले आफ्नो स्वविवेकले खर्च गर्न सक्ने गरी नेपाल सरकारबाट साठी लाख रुपियाँ उपलब्ध गराउने घोषणा गर्नुभएको थियो मोहन बद्दी नेतृत्वको नेकपा माओवादी निकट मजदुर संगठनले बिहिबारदेखि देशभरका उद्योग कल कारखाना बन्द गरेको छ मजदुरको न्यूनतम तलब पन्ध्र हजार रुपियाँ हुनुपर्ने माग गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेन युनियन महासंघले देशभरका कल कारखाना र उद्योग बन्द गरेको छ महासंघका संयोजक रामदेव आचार्यले आफूहरूको मागलाई सरकार र उद्योगी व्यवसायले सम्बोधन नगरेका कारण बन्द गर्नु परेको बताउनु भएको छ एक दिनको बन्दले अरबौं रुपियाँ घाटा बेच्नुपर्ने भन्दै उद्योगी व्यवसायले बन्द फिर्ता लिन आग्रह गरेका निर्वाचन नेपाल उद्योग वाणिज्य संघ महासंघले सबैको सहमतिमा न्यूनतम तलब तोकिएको भन्दै बन्द फिर्ता लिन आग्रह गरेको छ यसअघि विभिन्न मजदुर संगठन सरकार र औद्योगिक व्यवसाय बीच मजदुरको न्यूनतम तलब आठ हजार रुपियाँ पुर्याउने सहमति भएको थियो मुक्त कमलरीको बन्दका कारण आज पनि पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ दाङ बाँके बर्दिया र कञ्चनपुर लगायतका जिल्लामा गाडी कम चलेका छन् बजार पनि खुलेका छैनन् संघर्ष समितिका सचिव सन्तोष रहितले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलपछि दिउँसो एक बजेपछि सरकारसित वार्ता गर्ने बताउनु भएको छ समितिले अरू राजनैतिक दलका नेताहरूसित पनि वार्ता गर्ने तयारी रहेको छ कमलरी सिर्जना चौधरीको रस्यमा मृत्युको छानबिन तथा दोषीलाई कारवाहीको माग गर्दै मुक्त कमलरीले काठमाडौँ सहित पश्चिम तराईका जिल्लाहरूमा केही दिनदेखि प्रदर्शन गर्दै आएका छन् यस्तै उनीहरूले विभिन्न समयमा बेपत्ता पारिएका कमलरीको उद्धार कमलरी मुक्तिको घोषणा गरी पुनर्स्थापनका लागि यिनको व्यवस्था गर्नुपर्ने लगायतका माग पनि गरेका छन् सरकारले ललितपुरको चाकुपाटका युवराज पौडेलको घरमा काम गरी बस्ने सिर्जना चौधरीको मृत्युबारे छानबिन गर्न बुधबार तीन सदस्यीय समिति गठन गरेको छ जापानले पाँच सय किलोमिटर प्रति घण्टाको गतिमा चल्ने बुलेट रेलको पहिलो पटक परीक्षण गरेको छ परीक्षणका लागि त्रिचालिस किलोमिटरको ट्र्याक बनाइएको जापानी अधिकारीहरूले बताएका छन् पाँच डिब्बा रहेको उक्त रेल सन् दुई हजार सत्ताइसमा टोकिएर नयोगा शहरको बेसमा सञ्चालनमा ल्याउने जापान सरकारको तयारी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् सरकारले यस रेलमा सोह्रवटा डिब्बा राख्ने र एक पटकमा एक हजार जना यात्रु चढ्न मिल्ने बताएको छ र विश्वकप क्रिकेट प्रतियोगिताको रूपमा लिने आइसिसी च्याम्पियन्स ट्रफी बिहिबारदेखि सुरु हुँदैछ सन् उन्नाइस सय अन्ठानब्बेदेखि सुरु भएको प्रतियोगिताको यो सातौं संस्करण हो बेलायतको कार्ड कार्डिफमा रहेको सोफिया गार्डेन्समा नेपाली समयअनुसार दिउँसो सभा तीन बजे शुरू हुने उद्घाटन खेलमा भारत र दक्षिण अफ्रिका भिड्नेछन् दुई समूहमा विभाजन गरिएको प्रतियोगिताको समूह बीमा दक्षिण अफ्रिका भारत पाकिस्तान र वेस्ट इन्डिज रहेका छन् त्यस्तै समूह एमा अस्ट्रेलिया इङ्ल्याण्ड श्रीलङ्का र न्युजिल्याण्ड रहेका छन् दुवै समूहबाट दुई दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् सन् उन्नाइस सय अन्ठानब्बेमा बंगलादेशमा भएको पहिलो संस्करणमा दक्षिण अफ्रिकाले उपाधि जितेको थियो भने सन् दुई हजारमा केन्यामा भएको दोस्रो संस्करणमा न्यूजील्याण्ड सन् दुई हजार दुईमा श्रीलङ्कामा भएको प्रतियोगिताको पारी भारत र श्रीलङ्काले संयुक्त रूपमा जितेका थिए त्यस्तै दुई हजार चारमा इङ्ल्याण्डमा भएको प्रतियोगितामा वेस्ट इन्डिज सन् दुई हजार छमा भारत र सन् दुई हजार नौमा दक्षिण अफ्रिकामा भएको खेलमा अस्ट्रेलियाले उपाधि जितेको थियो राजधानीमा जारी गोर्खा कप फुटबल अन्तर्गत आज क्वार्टर फाइनलको समीकरण पूरा हुने भएको छ समूह डी अन्तर्गत आज सकिने खेलले अन्तिम आठमा पुग्ने सबै टिमको छिनोफानो लाग्नेछ दिउँसो त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा समूह डीको शीर्ष स्थानमा रहेको फेरेन्स र चौथो स्थानको बाइस युनियन बीच प्रतिस्पर्धा हुनेछ दिउँसो दुई बजेपछि हुनेछ यसै गरी आजै हुने अर्को खेलमा जावलाखेल र हिमालयन शेर्पा पनि आम्ने सामने हुनेछन् चारवटै टिमको समान तीन अङ्क भएकाले आज विजयी हुने टिम क्वार्टर फाइनलमा पुग्नेछन् भने बराबरी भए गोल अन्तरका आधारमा अन्तिम आठमा पुग्ने टिमको छिनोफानो हुनेछ हवस् त बिहान एघार बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भए नमस्कार Jesus.